प्रतिबिम्ब हिमाल चढ्नेहरू पनि ओर्लिरहन्छन् घोडा चढ्नेहरू पनि ओर्लिरहन्छन् हिमाल चढ्नेहरू पनि ओर्लिरहन्छन् घोडा चढ्नेहरू पनि ओर्लिरहन्छन् विश्वास भनेको त जमिन मात्र रहेछ विश्वास भनेको त जमिन मात्र रहेछ हजुर धुरी चढ्नेहरू पनि ओर्लिरहन्छन् धुरी चढ्नेहरू पनि हरदम ओर्लिरहन्छन् विश्वास भनेको त जमिन मात्र रहेछ धुरी चढ्नेहरू पनि ओर्लिरहन्छन् सायद शिखरमा पुग्छु भन्नेहरू सधैँ सधैँ ओर्लिरहन्छन् यही चोटिलो मुक्त खरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौ यो छिपिँदो छिपिँदो रातमा कार्यक्रम बिम्ब प्रतिविम्बको पर्खाइमा बस्नुभएका सम्पूर्ण मुक्त किला मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु सांगीतिक स्वागत अभिवादन गर्दछु हिमाल चढ्नेहरू पनि ओर्लिरहन्छन् घोडा चढ्नेहरू पनि ओर्लिरहन्छन् विश्वास भनेको त जमिन मात्र रहेछ धुरी चढ्नेहरू पनि ओर्लिरहन्छन् त्यही धुरी चढ्नेहरू पनि ओर्लिरहन्छन् आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा घरदेश र परदेशका मुक्तकिला मनहरूले बिम्ब प्रतिविम्बको लाइक पेजको इनबक्समा खुत्रुक्क खसाउनुभएका चोटिला पोटिला मुक्तकहरू जस्ताको तस्तै उप्काएर साभार बोल्छौं र बीचबीचमा धुन पनि जोड्छौ त्यसो त आजको कार्यक्रम बिम्ब प्रतिविम्बलाई अलिकति पृथक पनि बनाउँदैछौ यही सामाजिक सञ्जाललाई सिर्जनामा सदुपयोग गर्न सक्यो भने घरदेश र परदेशको साथ सीमा पनि मेटिन्छ रोजगारीको सिलसिलामा मलेसिया पुग्नुभएका मुक्तकिला मित्र सन्दीप संग्रौला दिल दुखी र एलिसा एक्लासको मुक्तकमै सवाल जवाफ पनि चुटुक्क बीचमा सुनाउँछौं तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु हाँसो खुसी मेरो जिन्दगीको सह तिमी भित्रै देख्ने गर्छु हाँसेकी छु बेहोसीमा पनि बाँचेकी छु तिम्रै नाम जपी नदुखोस् भो पुरानो घाउ तिम्रै मायाको रापले सिक्ने गर्छु तिम्रै मायाको रापले सिक्ने गर्छु मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हो कार्यक्रम बिम्ब प्रतिविम्बले डेढ दशकको मुक्तकिलो यात्रा तय गरिसकेको छ यो अन्तरालमा धेरै मुक्तकिला मित्रहरू कार्यक्रम बिम्ब प्रतिविम्बले भेटेको छ आज घरदेश र परदेशका मुक्तकिला मित्रहरूका चोटिला पोटिला मुक्तकहरू अब सरसर्ती बोल्दै जान्छु न त जिन्दगीको टुङ्गो छ यहाँ न त घरबार छ परदेशीको न त जिन्दगीको टुङ्गो छ यहाँ न त घरबार छ परदेशीको न त कसैको झुपडी छ यहाँ न त दरबार छ परदेशीको मरेर आफै बेवारिसे लास बनिरहँदासम्म मरेर आफै बेवारिसे लास बनिरहँदासम्म न त आफन्त साथीभाइ छ यहाँ न त परिवार छ परदेशीको न त आफन्त साथीभाइ छन् यहाँ न त परिवार छ परदेशीको पाल्पा रामपुर रस्ती बस्ती भई हाल कतारमा रहनुभएका मुक्तकिला मित्र समीर पौडेलले उतैबाट पठाउनुभएका चोटिला हरफ हुन् उहाँको मुक्तक यस्तो छ अर्को पसिना बगाएर गुलामी गरेपछि धन छ प्रवासमा पसिना बगाएर गुलामी गरेपछि धन छ प्रवासमा दुःख पीडामा सधैँ धड्कने एउटै धड्कन छ प्रवासमा जो जो जहाँ जहाँ भए पनि स्वदेश विदेशमा जो जो जहाँ जहाँ भए पनि स्वदेश विदेशमा मनै बहकाउन साथी बहकिने मन छ प्रवासमा मनै बहकाउन साथी बहकिने मन छ प्रवासमा अब धुनलाई जोडौँ है त समीरजी बोलाउँदै उसैको तस्बिर लिएर हिँडेको छु बोलाउँदै उसैको तस्बिर लिएर हिँडेको छु धिकिर धिकिर प्राण बोकी जिएर हिँडेको छु मरूभूमिको तातो बालुवामा समुद्रको छाल हेरी मरूभूमिको तातो बालुवामा समुद्रको छाल हेरी कहिले आँसु त कहिले श्राप पिएर हिँडेको छु कहिले आँसु त कहिले श्राप पिएर हिँडेको छु दुईटा फुल साथै राख्यो जस्तो लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ दुईटा फुल दुईटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ कतै टाडा जाँदाखेरि सँगै हिँड्यौं जस्तो लाग्छ त्यो धमिलो धमिलो सम्झना नारायण गोपालले आफ्नो सुमधुर गलामा गाइराख्नु भएको छ आफ्नै संगीतमा ईश्वर बल्लभले लेख्नुभएका गीती हरफ हुन् सात समुन्द्र पारी कतारमा रहनुभएका समीर पौडेलले पठाउनु भएको चोटिलो मुक्तकमा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं समीरजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना टल्किने त्यो निधारमा पसिना सुकाइदिए जस्तो लाग्छ घरिघरि सताउनलाई आउँछौ किन प्रिया घरिघरि सताउनलाई आउँछौ किन प्रिया उकुस मुकुस हुने माया लाउँछौ किन प्रिया विपनामा तिमीले कहिल्यै पनि याद पनि दिलाइनौ तर सपनामा मेरो बस्ती छाउछेउ किन प्रिया तर सपनामा मेरो बस्ती छाउछेउ किन प्रिया यो सम्बोधन गर्नुभएको छ निर्दोष महता जयजीले उहाँको रस्ती बस्ती धनगढ़ी कैलाली हो अहिले भने काठमाण्डुबाटै उहाँले यी चोटिला पोटिला मुक्तक पठाउनु भएको हो उहाँको अर्को मुक्तक यस्तो छ आफ्नै भने खबर पठाए बदलामा बन्दुक पठायो आफ्नै भनी खबर पठाए बदलामा बन्दुक पठायो पुस्तौ पछि बाजेको नाममा उसले तमसुक पठायो बुढा बाबुआमासँगै स्वदेशमै बस्ने रहर भएर पनि बुढा आमा बाबुसँगै स्वदेशमै बस्ने रहर भएर पनि साहुको ऋणले मलाई आज दोस्रो मुलुक पठायो साहुको ऋणले मलाई आज दोस्रो मुलुक पठायो आजको बिम्ब प्रतिविम्बका कतिपय मुक्तकहरू यस्तै रेमिटेन्स जिन्दगीमै केन्द्रित रहेका छन् निर्दोष महता जयजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना रेडियो नेपालबाट प्रसारित मुक्तक प्रधान कार्यक्रमले घरदेश र परदेशका धेरै मुक्तकिला मनहरूलाई भेट्ने अवसर पाएको छ यही सामाजिक सञ्जाल फेसबुकलाई सिर्जनामा सदुपयोग गर्न सक्यो भने यस्तो जमका भेट पनि हुँदो रहेछ नयाँ वर्षको सन्दर्भमा वैशाखको शुरूमै कोरियाका साथीहरूले वसन्त कविताको आयोजना गर्नुभएको थियो त्यहाँ परदेशबाट आउने धेरै नेपाली कलमहरू पनि भेटिएका थिए सन्दीप संग्रौला दिलदुखी उहाँको घरदेशको रस्ती बस्ती तेह्रथुम उहाँ मलेसियाबाट मुक्तक पढ्न भनेर मुख मिठ्याउँदै भएको रहेछ काठमाडौँमा त्यसै गरी एलिसा एक्लास काठमाडौँमै अध्ययनरत एकजना विद्यार्थी मुक्तकमै समर्पित एउटा शुभ नाम दुवैजनाले सामाजिक सञ्जालमा मुक्तकमा सवाल र जवाफ गर्नुभएको रहेछ त्यहाँ भेट भयो र उहाँहरूले मुक्तकमै सवाल जवाफ यसरी गर्नुभएको थियो त्यो झलक पनि आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा जस्ताको तस्तै छौ र कस्तो छौ जान्न मन छ तिमीलाई आफ्नै मान्छे मान्न मन छ कहाँ छौ र कस्तो छौ जान्न मन छ तिमीलाई आफ्नै मान्छे मान्न मन छ मान्छौ या मान्दैनौ मेरो प्रस्ताव तिमी मान्छौ या मान्दैनौ मेरो प्रस्ताव तिमी पिरतीको डोरीले बान्न मन छ कहाँ छौ र कस्तो छौ जान्न मन छ मुक्त टोरी अलिक अगाडि नै लेखिएको छ त्यसैले म मलेसियामा रहँदैखेरि मलेसिया बसाई मेरो तिरथुम घर मलेसिया बसाई मेरो तिरथुम घर साँचो माया गर्नेलाई त हुन दिन्न पर मलेसिया बसाई मेरो तेह्रथुम घर साँचो माया गर्नेलाई हुन दिन्न पर बर्खाका च्याउ जस्तै छन् पिरती अचेल वर्षाका वर्षाका च्याउ जस्तै छन् पिरती अचेल पहिलो भेटमै प्रस्ताव राख्यौ लाखा छैन भर पहिलो भेटमै प्रस्ताव राख्यौ लागेका छैन ढुक्क यो मेरो दिल चोखो छ छ खाली यो मेहफिल चोखो छ ढुक्क आऊ यो मेरो दिल चोखो छ छ खाली यो मेहफिल चोखो छ पहिलो भेटको प्रस्ताव भएर के भयो मेरो प्रेमको यो अपिल चोखो छ काट्ने मात्रै समय होइन भनेदेखि काट्ने मात्रै समय होइन भनेदेखि राखन त परिचय होइन भनेदेखि काट्ने मात्रै समय होइन भनेदेखि राखन त परिचय होइन भनेदेखि कसम कसम यो मुटुमा रानी बनाएर राख्छु कसम यो मुटुमा रानी बनाएर राख्छौ केही क्षणको अभिनय होइन भनेदेखि केही क्षणको अभिनय होइन भनेदेखि एलिसा हुँ पौडेल हो मेरो थर चोखो माया लाउँछु मेरै भर पर के का गर्नु अभिनय म यस्तै सोचीले आखिरमा ढाँटेर किनै पाउनु छ र आखिरमा ढाँटेर किनै पाउनु छ आज गर्ने बाचा भोलि तोडी जाने हो कि आज गर्ने बाचा भोलि तोडी जाने हो कि कुनै पराईको घुम्टो ओडी जाने हो कि आज गर्ने बाचा भोलि तोडी जाने हो कि कुनै पराईको घुम्टो ओडी जाने हो कि गोरेटोमा हुँदासँगै यात्रा गरौँ भन्छौ गोरेटोमा हुँदासँगै यात्रा गरौँ भन्छौ दोबाटोमा पुगेपछि छोडी जाने हो कि एलिसा दोबाटोमा पुगेपछि छोडी जाने हो कि सत्य जान्न छोडेर बाचा भयो मेरो सन्दीप नै दिलको राजा भयो मेरो सत्य जान्न छोडेर बाचा भयो मेरो सन्दीप नै दिलको राजा भयो मेरो यी लैजाऊ सम्हालेर राख तिमीले यी लैजाऊ सम्हालेर राख तिमीले तिम्रो लागि कलेजी आधा भयो मेरो जिन्दगीमा औँसीको रात हुनु हुँदैन जिन्दगीमा औँसीको रात हुनु हुँदैन कुनै दिन आँसुको खात हुनु हुँदैन जिन्दगीमा जिन्दगीमा औँसीको रात हुनु हुँदैन कुनै दिन आँसुको खात हुनु हुँदैन यात्रा थाल्नु अगाडि हजार पटक सोच एलिसा यात्रा थाल्नु अगाडि हजार पटक सोच आधा बाटो पुगेसी घात हुनु हुँदैन आधा बाटो पुगेसी घात हुनु हुँदैन बाचा गरौँ घात गर्दिन मैले किन विश्वास गर्दैनौ मेरो चोखो मायाको आभास गर्दैनौ घात गर्दिन मैले किन विश्वास गर्दैनौ मेरो चोखो मायाको आभास गर्दैनौ भन भन सन्दीप के कमी छ र एलिसामा किन तिमी मेरो दिलमा बास गर्दैनौ किन तिमी मेरो दिलमा बास गर्दैनौ मुक्तकमा नभनी भन्दा अलिक मोटी हुनुहुन्छ बुझेपछि तिम्रो सारा संसार स्वीकार्छु बुझेपछि तिम्रो सारा संसार स्वीकार्छु कारागार होइन दरबार स्वीकार्छु बुझेपछि तिम्रो सारा संसार स्वीकार्छु कारागार होइन दरबार स्वीकार्छु पहिले आधार खोज्छु धोका नहुने पहिले पहिले आधार खोज्छु धोका नहुने तब मात्र मैले तिम्रो प्यार छु एलिसा तब मात्र मैले तिम्रो प्यार छु बैनामा दिए के प्रमाण दिउँ अरू सबै कुरा बिर्सिए के प्रमाण दिउँ अरू मुटु बैनामा दिए के प्रमाण दिउँ अरू सबै कुरा बिर्सिए के प्रमाण दिउँ अरू छन् बाँकी भरोसाका शब्दहरू मसँग तिम्रै लागि जिए के प्रमाण दिउँ अरू मुटु बैनामा दिए के प्रमाण दिउँ अरू ल भएको विश्वास गरेँ तर एउटा शर्त चाहिँ राख्नुपर्छ सासु ससुराको कति पिर लिउँ भन्थ्यो होला सासु ससुराको कति पिर लिउँ भन्थ्यो होला जाउँ घर छोडेर यो घर बिर्स्यौँ भन्थ्यो होला सासु ससुराको कति पिर लिउँ भन्थ्यो होला जाउँ घर छोडेर यो घर बिर्स्यौँ भन्थ्यो होला मैले मेरा बाबाआमा पाल्नुपर्ने कर्तव्य छ मैले मेरा बाबाआमा पाल्नुपर्ने कर्तव्य छ बिहे गरेको भोलिपल्टै छुट्यौँ भन्थ्यो होला बिहे गरेको भोलिपल्ट यो छुट्यौँ भन्छु होला तिम्रा बालाई मनी मेरा बा मानौला तिम्रा बालाई मनी मेरा बा मानौला तिम्री आमालाई मनी मेरी आमा मानौला छुट्यौँ हामी भन्दिन कहिले पनि कसम छुट्यौँ हामी भन्दिन कहिले पनि कसम तिम्रा सबैजना मैले आफ्ना भनौला तिम्रा बालाई मनी मेरा बा भनौ अन्तिम मुक्तक बाँचौँ सँगै भन्दिनँ म सँगै मर्नुपर्छ सँगै बाँचौँ तर सँगै मर्दिन चाहिँ भन्नुपर्छ यहाँनिर दोहोरो अर्थ नलागोस् बाँचौँ सँगै भन्दिनँ म सँगै मर्नुपर्छ तर भन्छु चोखो प्रेमको सुवास छर्नुपर्छ बाँचौँ सँगै भन्दिनँ म सँगै मर्नुपर्छ तर भन्छु चोखो प्रेमको सुवास छर्नुपर्छ विकट गाउँ सुख छैन सक्तो खुसी दिन्छु विकट गाउँ सुख छैन सक्तो खुसी दिन्छु माफ गर्नु होला मेरो घर तेह्रथुम हो निकै विकट नै छ विकट गाउँ सुख छैन सत्तु खुसी दिन्छु जे जे पर्छ सुख दुःख सँगै गर्नुपर्छ एलिसमिस जे जे गर्छु गर्नु सुख दुःख सँगै गर्नुपर्छ हुन्छ नि है हुँदैन हुँदैन <laughs> लास्टमा आएर हुँदैन भन्नुभयो मुक्तकमा चाहिँ हुन्छ भन्नुभएको थियो र टुङ्ग्याएका थियौँ यो मुक्तक दोहोरी वाचनमा साथ दिनुभएको छ एकदमै उहाँलाई हृदयदेखि नै लेखनदेखि वाचनसम्म साथ दिनुभएको छ हृदयदेखि धन्यवाद दिन चाहन्छु हजुरलाई पनि धेरै धेरै धन्यवाद साथै यहाँ उपस्थित सम्पूर्ण साहित्य अनुरागी मनहरूमा हार्दिक नमन गर्न चाहन्छु धन्यवाद गयो जोडेको नाता तोडेर गयौ पराईको घुम्टो ओढेर गयौ स्वरूपराज आचार्यको सुमधुर गला हामीले चुटुक्क मिसाएका छौ एकनारायण भण्डारीजीले आफैले लेखेर आफैले संगीत भर्नुभएको हो मुक्तकिलो जोडी सन्दीप संग्रौला दिल दुखी र एलिसा एक्लासको मुक्तकिलो सवाल जवाफमा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं दुवैजना मुक्तकिलो जोडीलाई कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना मेरा तिम्रो डोली जन्ती खोली तारे थामिएनन् मेरा सो बरबरे छारे थामिएनन् मेरा सो बरबरे छारे बिछोडको दिन देखाउन अनि रात देखाउन दिन देखाउन अनि रात देखाउन दिनमाथि गरेको घात देखाउन दिन देखाउन अनि रात देखाउन दिनमाथि गरेको घात देखाउन अलिक अप्ठ्यारो लाग्दैन महाशय अलिक अप्ठ्यारो लाग्दैन महाशय सरकारी नुन खाएको दाँत देखाउन त्यही सरकारी नुन खाएको दाँत देखाउन वाह मुक्तक होस् त यस्तो होस् मिरा संकल्पका मुक्त खराब हुन् यी उहाँको रस्ती बस्ती सिन्धुली अहिले भने काठमाडौँबाटै बिम्ब प्रतिविम्बको लाइक पेजको इनबक्समा खुत्रुक्का खसाउन भएका मुक्तक बोलिराखेको छु लुट्नेहरू राति आमाको लुट्नेहरू राति आमाको तिनै हुन्छन् घाती आमाको देशको पीडाले भत भत्ती यही देशको पीडाले भत भत्ती पोलिरहन्छ छाती आमाको पोलिरहन्छ छाती आमाको पानी बल्दैन बालुवा बल्दैन पानी बल्दैन बालुवा बल्दैन ढुङ्गामा खोपेर अन्न फल्दैन छोरी तिमी भाग्नुहुन्न अब छोरी तिमी भाग्नुहुन्न अब तिमी बिना यो सृष्टि चल्दैन तिमी बिना यो सृष्टि अह चल्दैन मिराजीकै मुक्तक बोलिराखेको छु लेखिने अधिकार अनि हकको कुरा छोडौं लेखिने अधिकार अनि हकको कुरा छोडौं वृद्धहरू भोकै छन् बालकको कुरा छोडौं पेटभरि चामल पुग्दैन जुन घरको दैलोमा पेटभरि चामल पुग्दैन जुन घरको दैलोमा त्यहाँ कसरी पढ्छन् होला पुस्तकको कुरै छोडौँ त्यहाँ कसरी पढ्छन् होला पुस्तकको कुरै छोडौँ अठोट भएर अनि दाबी भएर अठोट भएर अनि दाबी भएर पहुँच माथिसम्म हाबी भएर देश बिग्रनुको एउटै कारण हो यो देश बिग्रनुको त एउटै कारण हो लुटेराको हातमा चापी भएर त्यही लुटेराको हातमा चाबी भएर माथि उक्लन्छु या तल झर्छु केही टुङ्गो छैन कि जेल पर्छु या केही गर्छु केही टुङ्गो छैन युद्धमा होमिए र त मलाई बिर्स भनेको युद्धमा होमिए र त मलाई बिर्स भनेको भोलि बाँच्छु या आफै मर्छु केही टुङ्गो छैन भोलि बाँच्छु या आफै मर्छु केही टुङ्गो छैन मिरा संकल्पजीका मुक्तक बोल्दै थिए तिन्जेल मिरा संकल्पजीको मुक्तक साधना गर्ने संकल्प सधैँ पूरा होस् तपाईँलाई पनि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना किन तिम्रा व्यवहारहरू फेरिँदैछन् अचेल किन तिम्रा व्यवहारहरू फेरिँदैछन् अचेल यी इच्छा र चाहनाहरू रेटिँदैछन् अचेल चोटहरू सही रहेछु आज तिमीले दिएका चोटहरू सही रहेछु आज तिमीले दिएका तिम्रै कारण भाग्यरेखाहरू मेटिँदैछन् अचेल तिम्रै कारण भाग्यरेखाहरू मेटिँदैछन् अचेल यी चोटिला पोटिला मुक्त हुन् करण विवश जिका उहाँको घरदेशको रस्ती बस्ती बैतडी अहिले भने हाल सीमा पारी भनेर लेख्नु भएको छ सीमापारीको ठेगाना पनि करणजीले लेखेको भए कति जाति हुन्थ्यो नि अब अब मुक्तक खसाल्दाखेरि अहिले कर्मस्थलको ठेगाना पनि पठाउनुहोस् है अब अर्को मुक्तक बोल्छु आफ्नै मान्छे हराउन सक्छ यो सहरमा आफ्नै मान्छे हराउन सक्छ यो सहरमा सँगैको यात्रा टुटाउन सक्छ यो सहरमा खै कसको विश्वास मान्नु मुटुमै बस्छु भन्ने खै कसको विश्वास मान्नु मुटुमै बस्छु भन्ने अमृत भने विष पिलाउन सक्छ यो सहरमा अमृत भने विष पिलाउन सक्छ यो सहरमा करणजी अब धुनलाई जोडौँ है भाग्य मेटियो मेरो ऊ पर सर्न थालेपछि भाग्य मेटियो मेरो ऊ पर सर्न थालेपछि जीवन बिग्रियो आज गुलामी गर्न थालेपछि साँच्चै मैले त तब मात्र यो जिन्दगी बुझेको हुँ साँच्चै मैले त तब मात्र यो जिन्दगी बुझेको हुँ यी नयनबाट सधैँ आँसु थोपा झर्न थालेपछि यी नयनबाट सधैँ आँसु थोपा झर्न थाले Thank you. उदास मेरो जीवन कथा कसैलाई भनिन खै त्यो उदास जीवन कथा कसैलाई भन्नुभयो भएन तर मिठो गला गाउनुभयो अरूणा लामाले नारायण गोपालले संगीत भर्नुभएको हो भैरवनाथ रिमाल कदमले लेख्नुभएका गीती हरफ हुन् यी करण विवशजीलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना केवल कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल लेखथोप र माटो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक र माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो अहिले यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्तक पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब बक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ र इमेल आइडी हो radio Pratibimba at Gmail dot com आफ्ना मुक्तकहरू सामाजिक सञ्जाल फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा लाइक गरी सजिलै पठाउन सक्नुहुन्छ हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा घरदेश र परदेशका मुक्तकिला मनहरूले फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा खुत्रुक्क भएका मुक्तकहरू जस्ताको तस्तै साभार बोलिराखेका छौं कहाँ चुक्यो र हाम्रो एकताको निशानी झन हुँदैछ अँध्यारो होला भन्दा बिहानी मैले त पत्तै पाइन सरकार तिमी बताऊ मैले त पत्तै पाइन सरकार तिमी बताऊ मर्यो र एकताको बिउ लाजै नमाने मर्यो र एकताको बिउ लाजै नमाने यो चोटिलो पोटिलो मुक्तक लेख्नु भएको हो सुरेश प्रभातजीले उहाँले दाङदेखि हामीलाई यो मुक्तक पठाउनु भएको हो सुरेशजीको अर्को मुक्तक यस्तो छ कहिले हात दिन्छ कहिले खुट्टा तान्छ कहिले हात दिन्छ कहिले खुट्टा तान्छ आधा बाटो पुर्याई गैजा भनेर जान्छ यही रहेछ जिन्दगानी बल्ल त बुझ्दैछु नि यही रहेछ जिन्दगानी बल्ल त बुझ्दैछु नि भर्खर मछु भन्नेले भर्खरै लात हान्छ भर्खर मछु भन्नेले भर्खरै लात हान्छ विद्वान मान्छे मर्दा कोही रुँदै रुन्न रहेछ विद्वान मान्छे मर्दा कोही रुँदै रुन्न रहेछ धन बिना त कसैको मन छुँदै छुन्न रहेछ विचार गर्दा यति कुरा थाहा पाएँ मैले विचार गर्दा त यति कुरा थाहा पाएँ मैले धनभन्दा विद्या ठुलो हुँदै हुन्न रहेछ धनभन्दा विद्या ठुलो हुँदै हुन्न रहेछ सुरेशजी निकै व्यङ्ग्यात्मक मुक्तक लेख्नुभएछ नि विद्वान मान्छे मर्दा यहाँ कोही रुँदै रुन्न रहेछ धन बिना त कसैको मन छुँदै छुन्न रहेछ विचार गर्दा यति कुरा थाहा पाएँ मैले धन भन्दा विद्या ठुलो हुँदै हुन्न रहेछ धन भन्दा विद्या ठुलो हुँदै हुन्न रहेछ म भन्ने धनीहरूलाई निकै पाता कसेर दिनुभएको छ है सुरेशजी तपाईँको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना जब जब पीडाहरूको खात हुने गर्छ जब जब पीडाहरूको खात हुने गर्छ यी आँखामा आँसुको बर्सात हुने गर्छ घाउमा मलम लगाउने पो कोही हुन्न घाउमा मलम लगाउने पो कोही हुन्न त्यसमा नुन छर्नेको जमात हुने गर्छ त्यसमै नुन छर्नेको ठूलो जमात हुने गर्छ ओहो निकै चोटिलो पोटिलो मुक्तक लेख्नु भएको छ रूपेश आचार्य अन्जानजीले उहाँको घर देशको रस्ती बस्ती अर्घाखाँची पाँच ठाडा हो अहिले भने पन्जाब भारतदेखि हामीलाई यी चोटिला पोटिला मुक्तक लेख्नु भएको हो पठाउनु भएको हो चाहिन्न डाक्टर हाम्रो समाजमा धामी भए पुग्छ चाहिन्न डाक्टर हाम्रो समाजमा धामी भए पुग्छ यी नेताहरूलाई तोपै तोपको सलामी भए पुग्छ सास उन्जेल स्वतन्त्रसँग बाँच्न देउ सक्छौ भने सास उन्जेल स्वतन्त्रसँग बाँच्न देउ सक्छौ भने हो अरू कोही चाहिँदैन म मर्दा मलामी भए पुग्छ हो अरू केही चाहिँदैन म मर्दा मलामी भए पुग्छ बल गरेर आकाशको जुन भेट्न सकिएन बल गरेर आकाशको जुन भेट्न सकिएन आँसु पिएर यो मनको प्यास मेट्न सकिएन दुःख दिने आफ्नै तकदिर दोष कसलाई दिउँ दुःख दिने आफ्नै तकदिर दोष कसलाई दिउँ आफ्नै हातले आफ्नै घाँटी रेट्न सकिएन आफ्नै हातले आफ्नै घाँटी रेट्न सकिएन रूपेशजीकै मुक्तक बोलिराखेको छु एउटा समस्याको पनि हल नभएर परिश्रम गरे झैँ उसैको फल नभएर त्यो दिल होइन पत्थर बन्न बाध्य छु त्यो दिल होइन पत्थर बन्न बाध्य छु मेरो झैं मन तिम्रो कोमल नभएर मेरो झैं मन तिम्रो कोमल नभएर जसरी बुझ दैवको लीला शक्तिशाली छ जसरी बुझ दैवको लीला शक्तिशाली छ हात्ती भन्दा पनि कमिला शक्तिशाली छ न दोष तिम्रो न मेरो न त ईश्वरको होला न दोष तिम्रो न मेरो न त ईश्वरको होला छ त समयको सिलसिला शक्तिशाली छ छ त समयकै यही सिलसिला शक्तिशाली छ रूपेशजी अब धुनलाई जोडौँ है ती सपनाका महलहरू अनायासै ढलिरहेछन् ती सपनाका महलहरू अनायासै ढलिरहेछन् अतीतको सम्झनाले हृदय झन गलिरहेछन् गन्तव्यमा छोड्यो लास बनाई जिन्दगीले मजदारमा छोड्यो लास बनाई जिन्दगीले गर्न सकिएन यहाँ ढुकढुकी अझै चलिरहेछ गर्न सकिएन यहाँ ढुकढुकी अझै चलिरहेछ तिम्रो याद आ मुटु जलिरहेछ यो मन गलिरहेछ तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ भक्तराज आचार्यले आफैले संगीत भरेर मिठो गला दिनुभएको छ विनोद ढकालले लेख्नुभएका गीती हराफुन यतिन्जेल रूपेश आचार्य अन्जानजीको मुक्तक बोलेर यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं रूपेश आचार्य अन्जानजीको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना मिलन हरेक claro एउटा आउँछ अर्को आउँछ भेट्दै जान्छन् सबै एउटा आउँछ अर्को आउँछ भेट्दै जान्छन् सबै आउँछन् धेरै डुङ्गा पाइला मेट्दै जान्छन् सबै दिलमा बस्छु भन्नेको त होडबाजी नै चल्छ दिलमा बस्छु भन्नेको त होडबाजी नै चल्छ अन्तत यहाँ कलेजी रेड्दै जान्छन् सबै अन्तत यहाँ मेरै कलेजी रेड्दै जान्छन् सबै ओहो यस्तो पो है बबिन वास्तोला उहाँको रस्ती बस्ती हो झापा गौरादह वडा नम्बर तीन उहाँ चाहिँ दमक बहुमुखी क्याम्पसमा पढ्दै हुनुहुँदो रहेछ भर्खरको कलिलो विद्यार्थी मुक्तक भने निकै परिपुर्याएर लेख्नुहुँदो रहेछ समयले सबै सामु सुनाउन चाह्यो गजल समयले सबै सामु सुनाउन चाह्यो गजल तिमीलाई हेरी फिस्स हाँसी मुस्कुराउन चाह्यो गजल ठिक छ तिमीले सुन्ने चाहना राख्दिनौ भने पनि ठिकै छ तिमीले सुन्ने चाहना राख्दिनौ भने पनि आफै भित्र मन मनै गुनगुनाउन चाह्यो गजल आफै भित्र मन मनै गुनगुनाउन चाह्यो गजल बबिन बास्तोलाजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना घोले झैँ चिनी पानी र नुन प्रयोगशालामा घोले झैँ चिनी पानी र नुन प्रयोगशालामा मिलाई सबै जातको खुन प्रयोगशालामा अझै नि तल्लो जात भनी पानी बार्नेहरूले अझै पनि तल्लो जात भनी पानी बार्नेहरूले छुट्याउन सक्छौ अछुत कुन प्रयोगशालामा छुट्याउन सक्छौ अछुत कुन प्रयोगशालामा यो अहम प्रश्न गर्नुभएको छ एसपी असफलजीले उहाँको घर देशको रस्ती बस्ती स्याङ्जा अहिले भने बिरानो मुलुक भनेर लेख्नु भएको छ त्यो बिरानो मुलुक कुन हो त्यो पनि लेख्नु भएको भए हुन्थ्यो नि एसपीजी तपाईँ घरको मुक्तक बोल्छु मानवता अनि नैतिकता भुल्नेहरूलाई मानवता अनि नैतिकता भुल्नेहरूलाई शिवभक्त हुँ भन्दै नाङ्गै डुल्नेहरूलाई कारवाही गर्न सक्दैन यो सरकारले धर्मको खिल्ली उडाई चर्चा बटुल्नेहरूलाई धर्मको खिल्ली उडाई चर्चा बटुल्नेहरूलाई एसपीजीकै मुक्तक बोलिराखेको छु है मूल सुकेर पानीको अभाव बढेको छ मूल सुकेर पानीको अभाव बढेको छ बसाई सर्न परिवारबाट दबाव बढेको छ भ्याकुदा पौडिने कुवाको पानी खान्न भनेर भ्याकुता पौडिने कुवाको पानी खान्न भनेर श्रीमतीले गर्दा आज भोलि तनाव बढेको छ श्रीमतीले गर्दा आज भोलि तनाव बढेको छ छुवाछुत अन्त्य गरौं भन्दै भाषण ठोक्नेहरूलाई छुवाछुत अन्त्य गरौं भन्दै भाषण ठोक्नेहरूलाई मनमा आफै कुरीतिर अन्धविश्वास बोक्नेहरूलाई कसरी मानव भनौं र म तिनीहरूलाई हजुर कसरी मानव भनौ र म तिनीहरूलाई हजुर मैले बनाएको मूर्ति पुज्न मलाई नै रोक्नेहरूलाई मैले बनाएको मूर्ति पुज्न मलाई नै रोक्नेहरूलाई धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ धान रोपेर गहुँतोरी फल्छ भने म बोल्दिन तेल बिनाको दियो बल्छ भने म बोल्दिन छोरी भनेर गर्भपतन गर्नेहरूले जवाफ देऊ छोरी भनेर गर्भपतन गर्नेहरूले जवाफ देऊ नारी बिना यो संसार चल्छ भने म बोल्दिन नारी बिना पनि यो संसार चल्छ भने अह म बोल्दिन यतिन्जेल यी चोटिला पोटिला मुक्तक बोल्दै थिए एसपी असफलजीको स्याङ्जा रस्ती बस्ती भई हाल बिरानो मुलुक भनेर कुन देशबाट भयो अब अब पठाउँदाखेरि यो देशमा छु भनेर लेख्नुहोस् है एसपीजीको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना ठूला ठूला धाग लगाउनेहरू भेटिन्छन् ठूला ठूला धाग लगाउनेहरू भेटिन्छन् आफ्नो उचाइ आफै बढाउनेहरू भेटिन्छन् खोज्दै जानुस् विद्वान कति कति खोज्दै जानुस् त विद्वान त कति कति भट्टीमै गीता पढाउनेहरू भेटिन्छन् <laughs> भट्टीमै गीता पढाउनेहरू भेटिन्छन् ओहो मुक्तक घोष त यस्तो होस् नि है किरण ढकाल उहाँको रस्ती बस्ती हो गोर्खा बोरलाङ उहाँले पनि उहीँबाट पठाउनु भएको रहेछ धोका खाने सबै जिएनन् र साथी धोका खाने सबै जिएनन् र साथी के तिनीहरूले पीर लिएनन् र साथी धोका खानेहरू सबै जिएनन् र साथी के तिनीहरूले पीर लिएनन् र साथी किन अमूल्य जीवन फाल्यौ अकालमा किन अमूल्य जीवन फाल्यौ अकालमा के तिम्रा परिवार आफन्त थिएनन् र साथी के तिम्रा परिवार आफन्त थिएनन् र साथी यो अहम प्रश्न गर्नुभएको हो किरण ढकालजीले गोर्खा बोर्लाङदेखि कार्यक्रम बिम्ब प्रतिविम्बलाई सम्झिनुभयो अब अबदेखि पनि यस्तै चोटिला पोटिला मुक्तक पठाउनुहोस् है तपाईँको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना थप्छु आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा घरदेश र परदेशका मुक्तकिला मित्रहरूले फेसबुकको बिम्ब प्रतिविम्बको लाइक पेजको इनबक्समा खुत्रुक्क भएका मुक्तकहरू उप्काएर जस्ताको तस्तै साभार बोल्यौं सन्दीप संग्रौला दिल दुखी र एलिसा एक्लासको मुक्तकमा सवाल जवाफ पनि जस्ताको तस्तै पेस्यौं कार्यक्रम बिम्ब प्रतिविम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ एउटा मुक्तक बोलेर स्वदेशी भावना जोड्न मन लागेको छ आज म खोजिरहेछु मेरै देश हरेकका आँखा आँखामा म खोजिरहेछु मेरै देश हरेकका आँखा आँखामा फुलाउन खोजिरहेछु गुराँस देशका पाखा पाखामा म खोजिरहेछु मेरै देश हरेकका आँखा आँखामा फुलाउन खोजिरहेछु गुराँस देशका पाखा पाखामा म भन्न छोडेर हामी भन्न सक्यौं भने देशमा म भन्न छोडेर हामी भन्न सक्यौं भने देशमा अनि छ देशकै गीत सबैका भाका भाकामा अनि छ देशकै गीत सबैका भाका भाकामा लेर काम सारा छाडेर सारा काम एक काम रोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु यो देशमा असल मानिसको खोजी भइराखेको छ सुमधुर गला दिनुभएको छ शिशिर योगीले विश्वनाथ प्रेमीले आफैले लेखेर आफैले संगीत भर्नुभएको हो आजको कार्यक्रम बिम्ब घर घरदेश र परदेशका मुक्तकिला मित्रहरूले पठाउनुभएका चोटिला पोटिला मुक्तकहरूको साथमा बीचबीचमा सांगीतिक सागु पनि जोड्यौं आज समेटिनुभएका सबै मुक्तकिला मित्रहरूलाई कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट फेरि पनि मुक्तकिलो बधाई दिँदै यो कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि बुझेलिन्छु हवस्त यहाँहरूको मिठो निद्रा सपनीको कामना सहित नमस्कार शुभरात्री